हुने छैन जाल हुने छैन झेल यो हो गाउँखाने कथाको रमाइलो खेल स्वागत छ अनि नमस्कार छ कार्यक्रम लौखानुस गाउँमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि गाउँखाने कथाको साथी बन्नका लागि आज म उपस्थित भएको छु रामु आचार्य तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरज तपाईँकै प्रिय रेडियो स्टेसन र हामी कार्यक्रम खानुहोस् गाउँको यो श्रृङ्खलालाई साताको बुधबार दिउँसो तिन बजेको नेपालवाणी समाचारपछि करिब करिब चार बजेसम्मको समयमा लिएर आउने गर्दछौँ त्यसो त सधैँ तपाईँ राजनको साथमा सुन्न सक्नुहुन्थ्यो भने आज राजनको अनुपस्थितिमा म आएको छु र अबको करिब चार बजेसम्म भरपुर रमाइलो गर्नेछौँ तपाईँ हामी रमाइलो खेल खेल्नेछौँ अझ भनौँ गाउँखाने कथा भन्ने बित्तिकै यो निकै प्राचीन कालदेखि चल्दै आइरहेको चिन्ताको कुरा हो बुढापाकाबाट युवाहरूमा हस्तान्तरण हुँदै गइरहेको खेल हो गाउँखाने कथा र पनि आजसम्म यो गाउँखाने कथाको महत्त्व घटेको छैन गाउँखाने कथा मन नपराउनेहरू कमै मात्र हुनुहुन्छ गाउँखाने कथा धेरैले मन पराउनुहुन्छ गाउँखाने कथालाई धेरैले स्वीकार्दै आउनु भएको छ र कहिलेकाहीँ सभा समारोहमा जमघट हुँदाखेरि बुढापाकाहरूसँग ठिटाको जमघट हुँदा पनि बुढापाकाहरूले लै केटा हो यो गाउँखाने कथाको जवाब भन्न सक्छौ भनेर सोधिने गरेको पनि हामीले धेरै ठाउँमा फेला पार्ने गरेका छौँ आज हामीले यस कार्यक्रममा तपाईँका लागि रमाइला रमाइला गाउँखाने कथाहरू लिएर आएका छौँ विश्वको जुनसुकी कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत तपाईँ यो आवाजलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ कार्यक्रममा आउनका लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर तपाईँको लागि हामीले खुल्ला गर्ने गर्दछौँ यसै नम्बर मार्फत सहभागिता जनाएर गाउँखाने कथाको रमाइलो खेलमा सहभागिता जनाउन सक्नुहुन्छ सही जवाफ मिलाउने साथीहरू मध्येबाट एकजना साथीले पाउनुहुनेछ आकर्षक पुरस्कार पुरस्कार दिनेछ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगरले जहाँ विभिन्न ब्रान्डका सबै खालका मोबाइलहरू तपाईँ खरिद गर्न सक्नुहुन्छ साथमा एनटिसियुटिएल त्यस्तै एनसेलको रिचार्ज कार्डको होलसेल तथा खुद्रा बिक्री पनि त्यहाँ गरिन्छ एमुन मोबाइल हाउसमा जहाँको फोन नम्बर शून्य सपन्न पाँच बयासी आठ सय एक र मोबाइल नम्बर अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस रहेको छ कोही मित्र हुनुहुन्छ भने इसारा राजबाट पाएँ उहाँलाई कार्यक्रममा स्वागत गरौँ हजुर नमस्कार नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुर काँकडा सातबाट सन्च प्रजा हजुर सर के गर्नुहुन्छ सन्चजीले अहिले त बसी बसाइ हो सर अहिले बसाइ नै छ है अनि यो गाउँ खाने कथामा कतिको चासो राख्ने गर्नु भएको छ सन्चजीले गाउँ खाने कथा कतिको जानकारी राख्नुहुन्छ गाउँ खाने कथा बारेमा अलिअलि मात्रै हुन्छ आजको खेलमा आउनु भएको छ अब मिलाउनु भयो भने सम्भावित विजेताको सूचीमा रहनुहुनेछ तपाईँ होइन तपाईँको लागि राखौँ गाउँखाने कथा राखौँ तपाईँको लागि गाउँखाने कथा रहेको छ सुन कुट्दा निस्कियो चाँदी चाँदी पकाई मुखभित्र खाँदी के होला सुन निस्कियो चाँदी चाँदी पकाई मुखभित्र खाँदी के होला चाँदी पकाई मुखभित्र खाँदी सोच्नुहोस् है सोच्नुहोस् फेरि एकपटक भन्छ है त सुन कुट्दा निस्कियो चाँदी चाँदी पकाई मुखभित्र खाँदी के होला सजिलो छ सम्सजी थोरै विचार गर्नुहोस् त केरा केरालाई फाइनल गरौँ हुन्छ अब यो केरा भन्ने उत्तर मैले पठाइदिएको छु कम्प्युटरले के भन्छ है त तपाईँको जवाब बिग्रियो त <laughs> जी सन्चजी सन्चजी बिदा भइसक्नु भएको छ जवाफ बिग्रिएको छ तपाईँ पनि आउनुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर खुल्ला छ कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर हामीले पाइरहेका छौँ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ रिमलाल चेपाङ रिमलाल चेपाङ हजुर के गर्नुहुन्छ रिमलालजीले हजुर बस्ती बसाउँछ दादा अब अलिअलि पानी पर्न पर्ला जस्तो गरेको छ क्या त्यतिकै बस्ती बसा हो पानी पर्ला पर्ला जस्तो भएको छ है हजुर हुन्छ रिमलालजी गाउँखाने कथाको यो रमाइलो खेलमा छौँ र अघि साथीलाई राखिएको गाउँखाने कथा नै म तपाईँलाई राख्छु है त हुन्छ दादा सुन कुर्दा निस्कियो चाँदी चाँदी पकाई मुखभित्र खाँदी के हो भात के भन्नुभयो भात खाना भात यसलाई अन्तिम जवाफ मानौ कि फेरि पनि ट्राई गर्नुहुन्छ अन्तिमै मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ है त जवाफ सुनौ जवाब रिमलालजी ल बधाई छ बधाई छ सही जवाब दिनुभएको छ पक्कै पनि सुन अलिकति पहेँलो पहेँलो हुने भएकोले धान पहेँलो पहेँलो हुन्छ होइन सुन कुट्दाखेरि चामल निक्लिन्छ त्यो चामललाई पकाएर हामीले खाइन्छ तपाईँले बिल्कुलै सही जवाब दिनुभएको छ तपाईँ सम्भावित विजेताको सूचीमा पनि हुनुहुन्छ होइन रेडियो सुन्दै रहनु होला अहिले भने छुट्टिन्छु नमस्कार नमस्कार आउनु भएको थियो मकवानपुरबाट रिमलाल चेपाङ सही जवाफ दिनुभएको छ कोही मित्र हुनुहुन्छ भने इसारा राजबाट हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ ओहो मेघनाथजी के छ खबर अनि रत्नगर नौतिरको खबर सुनाउनुहोस् अहिले चाहिँ पानी बन्द छ है शीतल शीतलै दिन रहेको छ अब मेघनाथजी कार्यक्रममा गाउँखाने कथाको रमाइलो खेलमा आउनु भएको छ होइन त्यसमाथि अझ तपाईँ त अझ अलिकति पुरानो पुस्ताको हुनुहुन्छ तपाईँलाई त गाउँखाने कथाको अझ बढी रस हुनसक्छ तपाईँको लागि प्रश्न अगाडि साह्रो हुन्छ गाउँखाने कथा तपाईँको लागि म अगाडि बढाउँदैछु थप्प पाइला थप्प थप्प कान शान्त आँखा छ ठुलो छ ज्यान के हो प्रश्न फेरि पनि एकपटक गाउँखाने कथा तपाईँको लागि थप्प थप्प पाइला छ थप्प थप्प कान शान्त आँखा छ ठुलो ज्यान के हो मेघनाथजी के जवाब भन्नुभयो तपाईँको यो हात्ती भन्ने जवाफलाई अन्तिम मानौ कि फेरि पनि प्रयास गर्नुहुन्छ त्यसैलाई अन्तिम मानौ हुन्छ हाम्रो कम्प्युटरले के भन्छ है त सुनौ मेघनाथजी ल बधाई छ धेरै धेरै बधाई छ समावित विजेताको सूचीमा रहनु भएको छ है रेडियो सुनिरहनु होला अहिले भने छुट्टिन्छ नमस्कार आउनु भएको थियो मेघनाथ नेउपाने रत्नगर नौबाट सही जवाफ दिनुभएको छ उहाँले पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा राजको फेरि पनि रह्यो यहाँनिर उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ ओहो लोकजी के छ हाल खबर हजुर एकदम आराम छ हजुरलाई अनि लोकजीले त एकदमै माया मार्नु नि होइन होइन मैले कहाँ मारेको छु त हजुरलाई म अर्पण एफएममा सम्झिरहन्छु कहिले काहीँ प्रोग्राममा एकदमै खुसी लाग्यो लोकजीसँग कुराकानी गर्न पाउँदाखेरि है <laughs> चण्डी भन्ज्याङतिरबाट अरू धेरै साथीहरूले सम्झिनुहुन्छ आजभोलि निकै खुसी लाग्छ क्या कहिले चण्डी भन्ज्याङतिर कोदो रोप्ने बेला भएको कुरा सुन्नमा पाइन्छ होइन <laughs> मौसम अनुसारको खेती लगाउने कुरा सुन्न पाइन्छ निकै खुसी लाग्छ लोकजी अब लोक गुरुङ आउनु भएको छ लोकदेखि नै चलिआएको पुराना गाउँखाने कथाहरू म राख्दैछु है तपाईँको लागि गाउँखाने कथा राखौँ भुइँको डोली थिचेर खोली भित्र हेर्दा प्राय दुई तिन गोली के हो एकपटक फेरि पनि गाउँखाने कथाको प्रश्न तपाईँको लागि भुइँको डोली थिचेर खोली भित्र हेर्दा प्राय दुई तिन गोली के हो एकदमै सजिलो छ लोकजी विचार गर्नु होला है लास्ट एकचोटि फेरि पनि तपाईँको लागि भुइँको डोली थिचेर खोली भित्र हेर्दा प्राय दुई तिन गोली के हो लोकजी अनुमान लगाउन गाह्रो भएको हो के गरौ त क्लिउ चाहिँ यो खानेकुरा होला त्यहाँसम्म दिन सकिन्छ अनार यसैलाई अन्तिम जवाफ मानौ परिवर्तन गर्न चाहनुहुन्छ कि <laughs> लोकजी परिवर्तन गर्न चाहनुहुन्छ झटारो भन्ने है आए आप गए झटारो ल कम्प्युटरजी के छ तपाईँको जवाब बिग्रियो त तपाईँको जवाब बिग्रियो भन्ने जवाब आइसकेको छ लोक गुरुङ विदा भइसक्नु भएको छ चण्डी भन्ज्याङबाट आउनु भएको थियो निकै माया गर्नुहुन्छ रेडियो अर्पण अनि रेडियो अर्पणका कार्यक्रमहरूलाई फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा मैले यहाँनिर पाएँ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुर काँकडा साथबाट आकाश चेपाङ आकाशजीले के गर्नुहुन्छ बसी बसाइ नै छ अनि यो गाउँखाने कथाहरूसँग कतिको नजिक हुन मन लाग्छ आकाशजीलाई <laughs> हुन चाहिँ खोज्नु भएको तर गाउँखाने कथासँग त्यति झ्यामिन सकिरहनु भएको छैन है हुन्छ आज सही जवाफ मिलाउनु होला तपाईँलाई शुभकामना छ सुरुमै है तपाईँको लागि गाउँखाने कथा अगाडि बढाइहाले है त भुइँको डोली थिचेर खोली भित्र हेर्दा प्राय दुई तिन गोली के हो सजिलो छ आकाशजी भित्र हेर्दा प्राय दुई तिन गोली मनमा आउँछ तर मुखमा <laughs> मनमा आयो मुखमा आएन है के गर्ने त आकाशजी कुनै झटारो हान्ने कि झटारो हान्ने कि पास गर्ने कि आकाशजी आकाशजी कता हराउनु भयो गाह्रो छैन नि थिचेर खोलेर हेर्दाखेरि दुई तिन गोली हुने के होला त्यस्तो चिज गाह्रै पऱ्यो भनेपछि पासै गरौँ है हुन्छ आकाशजी कार्यक्रममा आउनुभयो सम्झिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद आउनुभएको थियो मकवानपुरबाट मकवानपुर काँक्रा साथबाट आकाश चेपाङ यही गाउँखाने कथा एकजना अन्तिम साथीले सोध्छौँ उहाँले पनि जवाफ सही दिनु भएन भने हामीले आफैले भनिदिनेछौँ हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सलिना बस्याल गडौलीबाट के गर्नुहुन्छ सलिनाजीले बसी बसै गाउँ खाने कथा कतिको सुन्न मनपर्छ एकदमै मनपर्छ भने तपाईँले प्रश्न सुनिसक्नुभयो कि अघिको फेरि एकपटक भन्नुपर्छ भुइँको डोली थिचेर खोली भित्र हेर्दा प्राय दुई तिन गोली के होला बदम भन्ने जवाफलाई अन्तिम मानौ परिवर्तन गर्न चाहनुहुन्छ कि पछि फेरि ला मैले त गलत भनेछु भन्ने जस्तो मान्नुहुन्न है हेरौँ हाम्रो कम्प्युटरबाट कस्तो जवाफ आउँछ सही हो या गलत सुनौ है सलिनाजी ल बधाई छ तपाईँको लागि मैले पनि ताली बजाएँ सही जवाफ मिलाउनु भयो पक्कै पनि बदम नै हो भुइँको डोली थिचेर खोली नङ औँलाले थिचेर खोल्दाखेरि भित्र हेर्दा प्राय दुई तिन दाना हुन्छ बदाममा होइन सही जवाब दिनुभएको छ कार्यक्रमलाई माया गरिरहनु होला रेडियो सुनिरहनु होला अहिले भने छुट्टिन्छु नमस्कार सलिना बस्याल गडौलीबाट आउनुभएको थियो सही जवाफ दिनुभएको छ यति बेला विश्राम लिउँ कि राज भनेको राजले चाहिँ एउटा साथीसँग कुरा गरेर लिउँ भन्छन् ठिकै छ राजको कुरा पनि सुनौँ त्यसपछि कोही साथी आउनु भएको छ उहाँको कुरा पनि सुनौ स्वागत गरौँ उहाँलाई हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ युवराज गुरुङ चण्डी भन्ज्याङबाट के छ युवराजी तपाईँको खबर एकदम छ अनि चण्डी भन्ज्याङतिर पनि राम्रै छ राम्रै छ भर्खरै लोक गुरुङसँग कुराकानी गर्न पाइया थियो अहिले युवराजजीसँग कुराकानी गर्न पाइया छ होइन युवराजजीको लागि गाउँखाने कथाको प्रश्न अगाडि बढाइहालौँ सानी सानी नानीको रुवा बानी के हो सानी सानी नानीको रुवाउने बानी विचार गर है यहाँ जे जवाब छ त्यही नै सही हुन्छ फेरि एकपटक सानी सानी नानीको रुवाउने बानी खुर्सानी परिवर्तन गर्न चाहनुहुन्छ कि फेरि अन्तिमी मानौ हेरौँ तपाईँको जवाब के हुन्छ कम्प्युटरलाई हामी सोद्धैछौँ यति बेला युवराजी ल बधाई छ तपाईँको लागि मैले पनि थपडी बजाएँ सही जवाफ दिनुभएको छ है रेडियो सुनिरहनु होला कार्यक्रममा आइरहनु होला अहिले भने छुट्टिन्छ नमस्कार युवराज गुरुङ चण्डी भन्ज्याङबाट यति बेला भने विश्राम लिनुपर्छ राज राजको कुरामा अब सुन्दैन अब सिधै विश्रामको पालो यो एकैछिनको विश्रामपछि हामी फेरि पनि आउनेछौँ कार्यक्रम लौ खानुहोस् गाउँमा मेरो सानो आज पुरा आयो घर आधुनिक किचन डिजाइनिंग सफ्टवेयरबाट अनुभवी किचन डिजाइनरहरूद्वारा वैज्ञानिक व्यवहारिक र आकर्षक डिजाइन तयार पारी जब फाइनल गर्नु अघि नै प्रत्यक्ष एवं वास्तविक किचनको थ्री डी पिक्चर्स देखाइनेछ लाइफ टाइम ग्यारेन्टी सहितको गुणस्तरीय कम्पोनेन्ट जडान गरी बनाइने स्लिक किचन लिन आजै जाउँ चितवन किचन कन्सर्ट सही चोक नारायणगढ गणेश लगाडी फोन पाँच दुई दुई सात नौ तिन छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर गयो जिन्दगी दोस्तै भयो कहिले कहिल्यै आठ पास नहुने भइस म कहिले एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन हेर यी लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण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 Also remember for interview preparation classes only at the Next Education Consultancy. The Next Education Consultancy Private Limited, Line Suk Narayangarh, phone 056 571 091 571 091. ओहो दाई नमस्कार नमस्कार भाइ कता हिँड्नुभयो आउनुहोस् बस्नु एकैछिन छोरोले विदेशबाट पैसो पठाएको रहेछ यो साल घर बनाऊ अर्को साल बुहारी भित्राउनु होला भन्छ त्यसैले छट सिमेन्ट जस्ता पाता रङ रोगन पानी टङ्की सेनेटरीका सामान कब्जा काँटी बन्दोबस्त गरौँ कि भनेर हिँडेको साँच्ची कहाँ जानु पर्ला भाइ तपाईँलाई थाहा छैन टाढी चोकबाट पाँच सय मिटर उत्तरतर्फ हाई स्कुल रोडमा हाम्रै तिलक सरको Paudel hardware and sanitary firm छँदैछ नि सुपथ मूल्यमा घर निर्माणका लागि आवश्यक गुणस्तरीय सामान पनि त्यही पाइन्छ अझ होम डेलिभरीको पनि व्यवस्था व्यवस्था छ सम्पर्क Paudel hardware and sanitary firm Ratnanagar दुई हाई स्कुल रोड टाढी प्रोपाइटर तिलक राज शर्मा पौडेल विज्ञान पौडेल फोन नम्बर शून्य छपन्न पाँच साठी दुई सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सोह्र र अन्ठानब्बे चार एकाउन्न उन्चालिस छ सय त्रिहत्तर क्वालिटी छपाईका लागि क्वालिटी प्रेसमा नै जाउँ किनकि हामी गुणस्तरीय काममा विश्वास राख्छौ चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना दक्ष डिजाइनरहरूद्वारा उत्कृष्ट डिजाइन फोल्डिङ मेसिनद्वारा फोल्ड गरी किताबहरू तुरुन्तै तयार गर्न सकिने glue binding lamination die cutting लगायत छपाई सम्बन्धी सम्पूर्ण कामहरू लोड सेडिङ नो प्रब्लम चौबिसै घन्टा निरन्तर हाम्रो सेवा क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस सिटी अफिस सहित चोक नारायणगढ मेगा मार्केटको पहिलो तल्ला मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो अर्पण सुन्नु हजुर फेरि पनि स्वागत छ एकैछिनको विश्रामपछिको समयमा तपाईँ सुन्दै हुनुहुन्छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान कायम गर्न सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरज अनि कार्यक्रम लौ खानुस गाउँको यो रमाइलो बसाई अनि गाउँ खाने कथाको रमाइलो खेलसँगै हामी रमाइरहेका छौँ अहिलेसम्म हामीले सातजना साथीहरूसँग कुराकानी गरिसकेका छौँ र कोही साथी फेरि पनि आइसक्नु भएको छ भन्ने इसारा राजको रह्यो यहाँनिर उहाँसँग पनि कुराकानी गरौँ हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म निकेश बुढाथोकी निकेश भन्नुभयो हजुर कहाँबाट भन्नुभयो जुटपानीबाट के गर्नुहुन्छ निकेशजीले बसी बसाइ नै छ अनि गाउँ खाने कथाको खेलसँग चाहिँ कतिको जानकारी राख्नुहुन्छ निकेशजीले ठिकै जानकारी ठिक ठिकै राख्नुहुन्छ हुन्छ तपाईँको लागि गाउँ खाने कथाको प्रश्न अगाडि बढाउँ हुन्छ तपाईँको लागि प्रश्न रहेको छ चरा होइन उड्छ बत्ती होइन बल्छ के हो जुनकिरी भन्ने जवाफ दिनुभएको छ परिवर्तन गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ अन्तिम जवाफ नै त्यही मानिदिउँ बस हाम्रो कम्प्युटरले के भन्छन् त्यो पनि सुनौ है त जवाब ल निकेशजीलाई पनि बधाई छ थपडी मेरो तर्फबाट सम्भावित विजेताको सूचीमा रहन सफल हुनुभएको छ निकेशजी रेडियो सुनिरहनु होला कार्यक्रममा सहभागिता जनाइरहनु होला अहिले पनि छुट्टिन्छ नमस्कार आउनु भएको थियो निकेश बुढाथोकी जुटपानीबाट र उहाँले पनि सही जवाफ दिनुभएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा यहाँनिर रह्यो उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ पदमपुरबाट रमण वाग्ले रमणजीले के गर्नुहुन्छ पढ्दै हुनुहुन्छ अनि केही न केही भन्नुहुन्छ फेरि रमणजी पढ्ने भनेको त सबभन्दा ठुलो काम हो नि रमणजी होइन र तपाईँ एकदमै महान काम गर्दै हुनुहुन्छ अनि फेरि केही गरिदिनु भन्नुहुन्छ है ठिकै छ यी कुरालाई यहीँ राखौँ र हामी रमाइलो खेलतिर लागौँ है निकै रमाइलो प्रश्न तपाईँको लागि गाउँखाने कथाको हड्डीभित्र मासु मासुभित्र आँसु के हो तपाईँको जवाफलाई परिवर्तन गर्न चाहनुहुन्छ कि चाहनुहुन्न फेरि पछि ला मैले व्यक्तिमा छिटो निर्णय गरेछु भन्नुहुने पो हो कि <laughs> <laughs> ल हामी यति बेला फेरि पनि कम्प्युटरलाई सोध्छौँ यो जवाब के हो भनेर सही जवाब रमणजी बधाई छ तपाईँलाई पनि गाउँखाने कथाको विद्वानै हुनुहुँदो रहेछ है सायद हामी कार्यक्रम अन्त्यमा छौँ आज हो हामी बिदा माग्ने समयमा छौँ र रमणजी आइरहनु होला हामी छुट्टिन्छु नमस्कार भ्रमण वाग्ले पदमपुरबाट हुनुहुन्थ्यो र हामी निकै अन्त्यमा छौँ कार्यक्रमको बिदा माग्ने समयमा छौँ जम्मा जम्मी नौजना मित्रहरूसँग कुराकानी गरेका हौँ नौजना मध्येबाट सायद पाँचजना साथीहरूले सही जवाफ दिनुभयो जस्तो लाग्छ मलाई चाहिँ कार्यक्रममा आउनु भएको थियो मकवानपुर काँकडा सातबाट सञ्च प्रजा आउनुभएको थियो त्यस्तै मकवानपुरबाट रिमलाल चेपाङ उहाँले मिलाउनु भएको थियो त्यस्तै रत्नगर नौबाट मेघनाथ नेउपाने उहाँले पनि जवाफ मिलाउनु भएको थियो चण्डी भन्ज्याङबाट लोक गुरुङ आउनुभयो मकवानपुर काँक्रा साथबाट आकाश चेपाङ आउनुभयो गडिउलीबाट सलिना बस्याल आउनुभयो उहाँले सही जवाफ मिलाउनुभयो त्यस्तै युवराज गुरुङ चण्डी भन्ज्याङबाट आउनुभयो निकेश बुढाथोकी जुटवानीबाट उहाँले सही जवाफ मिलाउनुभयो र अन्त्यमा पदमपुरबाट रमण वागले उहाँले पनि सही जवाफ मिलाउनुभयो सही जवाफ मिलाउने साथीहरू रिमलाल चेपाङ त्यस्तै मेघनाथ नेउपाने सलिना बस्याल निकेश बुढाथोकी र रमण वागले मध्येबाट एकजना साथी आज विजेता हुनुहुने हो र विजेता बनाउने जिम्मा राजलाई हामीले दिइसकेका छौँ राजको जवाफ के छ हेरौँ राजको जवाफ के छ हेरौँ राजलाई यो जिम्मा सुम्पेका छौँ र राजको इसारा यति बेला रहेको छ चार नम्बरतिर गयो र सही जवाब मिलाउने विजेताको लिस्टमध्ये चौथो नम्बरमा पाँचजना साथीहरूबाट चौथो नम्बरमा हुनुहुन्छ जुटवानीका मित्र निकेश बुढाथोकी तपाईँलाई बधाई छ धेरै धेरै बधाई छ पुरस्कारको लागि एक साताभित्र आफ्नो परिचय पत्रको प्रतिलिपि सहित रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा को कार्यालयमा सम्पर्क राख्नुहोला तपाईँले प्राप्त गर्नुभएको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगरका तर्फबाट आकर्षक पुरस्कार एमुन मोबाइल हाउसमा विभिन्न ब्रान्डका सबै खाले मोबाइलहरू तपाईँ खरिद गर्न सक्नुहुन्छ साथमा एनटिसी एनसेल युटिएलको रिचार्ज कार्डको होलसेल तथा खुद्रा बिक्री पनि गरिन्छ जहाँको फोन नम्बर शून्य छपन्न पाँच बयासी आठ सय एक मोबाइल नम्बर अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस रहेको छ आज कार्यक्रममा आउने साथीहरूले आउन प्रयास गर्ने सम्पूर्ण साथीहरूलाई धन्यवाद त्यस्तै रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको ध्वनि तरङ्गमा साथै इन्टरनेट अनलाइनको W W radio Arpan dot com dot NP मार्फत देशमा अनि विदेशमा रहेर सुन्नुहुने सम्पूर्ण मित्रहरूलाई धन्यवाद छ प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजलाई पनि धन्यवाद तपाईँकै साथी रामु आचार्य पनि कार्यक्रम लौखानुस गाउँबाट बिदा हुन्छु नमस्कार हो रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा हर्ज अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle stores hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध पर्याप्त पार्किङ खाने पानी दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केएन प्लाजा रत्नगर आठ बकुलहर प्रोपाइटर राज श्रेष्ठ मोबाइल अन्ठानब्बे चार पचास असी पाँच बहत्तर अन्ठानब्बे चार पचास उना दुई सय असी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ